का लागि सुन्नु हजुर रेडियो सुन्नु यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच तिस त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटीच्यूट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रिजल्टमा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangadh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो दुई बजीको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकहरूबाट एमाले नेत्री सहना प्रधानको स्वास्थ्यमा सुधार प्रधानको सम्पूर्ण उपचार खर्च सरकारले बिहोर्ने एक हजार छयालिस केजी रक्त चन्दन सहित सिन्धुपाल्चोकमा चारजना पक्राउ पक्राउ परेका चारैजनालाई थप अनुसन्धानपछि कारवाही गरिने प्रहरीको भनाई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 प्रधानले खाना खाना श्वास फेर्न केही अप्ठ्यारो परेको छ उहाँ हिडडोल गर्न नसक्ने बोल्न नसक्ने र चिन्न नसक्ने पुरानो समस्या यथावत रहे पनि विस्तारै सुधारका संकेत देखिएको चिकित्सकको भनाइ छ यसैबीच प्रधानको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको आधिकारिकता विवादमा पशुपति शमशेर राणालाई नै मान्यता मिलेसँगै पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द्रपक्षी न्याय अदालत जाने भएको छ राप्रपाको अध्यक्ष आफू भएको दावीसहित सन्दै निर्वाचन आयोगमा दिएको निवेदनलाई आयोगले अवैध मानेपछि चल्न पक्ष न्यायमाथि अदालतको ढोका ढकढुकाउन बाध्य भएको केन्द्रीय सदस्य ध्रुवबहादुर प्रधानले बताउनुभयो उहाँले निर्वाचन आयोगले गहिरिएर अध्ययन नगरेको आरोप लगाउनुभयो राप्रपा महाधिवेशनले चक्रिय प्रणाली अनुसार सूर्यबहादुर थापा सेर लोकेन्द्र बहादुर चन्द अध्यक्ष हुनुपर्ने दावी चन्द पक्षको रहँदै आएको छ शक्तिमा बस्नेले कार्यकर्ताको निर्णयको अवमूल्य गरेको भन्दै केन्द्रीय सदस्य प्रधानले अब भन्दापुर अभियान पनि संसद सँगसँगै गरिने बताउनुभयो नेपाली कंग्रेस नगर समिति रत्नगरले आज आयुष नागरिकको रक्तदान कार्यक्रममा जनाले रक्तदान गरेका छन् बेपी कोरेलाको एक सयौं जन्म दिवसको अवसरमा रत्नगरको चोकमा आयोजना गरेको कार्यक्रममा चार महिला सहित अडतीस जनाले रक्तदान गरेका हुन् बीपी कोरेलाको एक सयौं जन्म दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम गरिएको नगर सभापति रूपन राज घिमिरेले जानकारी दिनुभयो कार्यक्रम पूर्व सांसद एकनाथ राणा भट्टको प्रमुख आतिथ्यता सेनानी संघका केन्द्रीय सदस्य त्रिलोचन निर्मल पौडेलको विशिष्ट आतिथ्यता एवं रत्नगर एकका वडा सभापति हरिलाल सुवेदीको अध्यक्षतामा भएको थियो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि बीपी चिन्तन र वर्तमान सान्दोभेकता विषयक अन्तर मावि स्तरीय वक्तृत्व कला प्रतियोगिता हुने नगर समितिले सुनाएको छ चितवनमा भारतीय टेलिसिरियल सीआईडीको नक्कल गरी उदयपुर घर भए भनपासाद बस्ने एक किशोरले तीन बालकलाई अपहरण गरेका छन् चितवनकै एक विद्यालयमा दश कक्षामा पढ्ने सत्र वर्षीय टेकबहादुर सुयालले सीआईडीको नक्कल गरेर बालकको अपहरण गरेको प्रहरीलाई बयान दिएका छन् उनले फनापा बाह्र बस्ने वर्ष तेह्रका भुवन पौडेल वर्ष चौधका सागर कुवर र वर्ष तेह्रका सोहन खड्कालाई अपहरण गरी उनीहरूका अभिभावकहरूसँग फिरौती मागेका थिए एक अभिभावकहरूसँग फिरौती बापत पचास हजार रूपियाँ लिएपछि फोन ट्र्याकिङका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता शान्तिराज कोइरालाले जानकारी दिनुभयो चितवन प्रहरीले सुयाल विरूद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा चलाएको छ चितवन जिल्ला अदालतमा हिजो यस मुद्दामा दस दिनको म्याद थप गरिएको छ सिन्धुपाल्चोकमा एक हजार छयालिस केजी रक्त सहित चारजना पक्राउ परेका छन् काठमाडौँबाट तातो पानी झाँदै गरेको ना दुई ख तीन एक पाँच र ना दुई ख पाँच आठ छ आठ नम्बरको मोबाइल भ्यानमा चेक जाँच गर्दा एक हजार छयालिस किलो रक्त चन्दन बरामद गरिएको जिल्ला प्रहरीकाले कार्यालय सिन्धुपाल्चोकका डीएसपी भरत बोहराले जानकारी दिनुभयो बोहराका अनुसार ना दुई ख पाँच आठ छ आठ नम्बरको भ्यानमा आठ किलो र नादिख तिन एक पाँच नम्बरको भ्यानबाट एक सय छयासी किलो रक्तचन्दन बरामद गरिएको हो रक्तचन्दन सँगै तातो पानीका चारका फुर्वा तामाङ लिस्ती छका छेवाङ लामा लिस्ती एकका मिङयार शेर्पा र सोही ठाउँका दोर्जे शेर्पालाई पक्राउ गरिएको डीएसपी बोराले जानकारी दिनुभयो बरामद गरिएका रक्तचन्दन एक प्रकार बाह्र बिसीमा राखिएको र आइतबार वन कार्यलाई घुसाइने बोहराले बताउनुभयो रक्तचन्दन सहित पक्राउ परेका चारैजनालाई एक प्रकार बाह्र एसटीमा राखिएको र थप अनुसन्धानपछि कार्यवाही गरिने प्रहरीले सुनाएको छ मौतरीको किसान प्रसाद घर भएका पच्चीस वर्षका सुमान भरिने चेतराज गिरीको मलेसियामा हत्या भएको छ चार वर्ष अघिदेखि मलेसियाको जोरबारूमा रहेको इनोसेरामेटिक कम्पनीमा कार्यरत गिरीको नेपाली र भियतनामी साथी मिलेर घाँटी रेटेर हत्या गरेका हुन् चेतराजको साथमा रहेको पैंतालिस सय रिङ्गेट नौ करिब डेढ लाख रूपियाँ लुट्ने उद्देश्यले एउटै कम्पनीमा कार्यरत साथीहरूले गएको असार अठाइस गते राति एघार बजी उहाँको हत्या गरेको मृतकका आफन्त लक्ष्मण गिरीले बताउनुभयो हत्यापछि कम्पनी नजिकैको साड़ीमा फालिएको अवस्थामा गिरीको शव फेला परेको हो घटनामा संलग्न भएको आशंकामा स्थानीय प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ आफन्तहरूले मृतकको शव नेपाल ल्याउने प्रक्रिया शुरू गरेका छन् अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीका मुख्य चुनौती तपाईँको विचारमा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 नियन्त्रणमा रहेको युक्रेनी भूमिका सो विमान आक्रमणमा परि ध्वस्त हुँदा दुई सय अन्ठानब्बे जनाको मृत्यु भएको थियो इजरायली सेनाले प्यालेस्टाइनको हमास विद्रोही विरूद्ध गरेको पछिल्लो स्थल कारवाहीमा कम्तीमा चौबिस प्यालेस्टाइनीको मृत्यु भएको छ कारवाहीका क्रममा एक इजरायली सेनाको पनि मृत्यु भएको छ गाँजा क्षेत्रमा रहेका हमास विद्रोहीले प्रयोग गर्ने सुरुङ ध्वस्त पार्ने अभियानमा रहेको इजरायली सेनाले हिजोबाट स्थलगत कारवाही शुरू गरेको छ यसअघि हवाई हमलामा गरेको इजरायली सेनाले हमासले रकेट आक्रमण नरोकिएपछि स्थलगत आक्रमण शुरू गरेको हो इजरायलका प्रधान प्रधानमन्त्री बेन्जामेन नेतान्याहुले आक्रमणलाई अझै कड़ा पार्दै लैसाने चेतावनी दिनुभएको छ खेल समाचार अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नाइजेरियामाथि लगाएको प्रतिबन्ध हटाएको छ नाइजेरिया फुटबल संघलाई विघटन गर्दै अदालतले संघको नयाँ चुनाव गर्न दिएको निर्देशन अनुसार संघमा नयाँ पदाधिकारी चयन भएपछि फिफाले त्यसलाई गैर कानूनी भन्दै प्रतिबन्ध लगाएको थियो फिफाको प्रतिबन्धपछि नाइजेरिया सरकारले पुरानी संघका पदाधिकारीलाई पुनर्बहाली गरेपछि प्रतिबन्ध हटाएको फिफाले सुनाएको छ प्रतिबन्ध हटेपछि नाइजेरियाको राष्ट्रिय टोलीले तथा क्लबहरूले अन्तर्राष्ट्रिय खेल खेल्न पाउनेछन् विश्वकप फुटबलको प्री क्वार्टर फाइनल फाइनलमा नाइजेरिया फ्रान्ससँग पराजित भएपछि अदालतले स्थानीय फुटबल संघ विघटन गरी नयाँ कार्यसमिति चयन गर्न निर्देशन दिएको थियो यस्तै ब्राजिलबाट घर फर्किएका नाइजेरिया फुटबल संघका पदाधिकारीलाई विमानस्थलबाट पक्राउ गरी जेल हालिएको थियो जेल परेका फुटबल अधिकारी पनि रिहा भएका र उनीहरूले काम गर्ने वातावरण बनेको भन्दै फिफाले प्रतिबन्ध हटाएको हो दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमाले नेत्री सहना प्रधानको स्वास्थ्यमा सुधार प्रधानको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने एक हजार छयालिस केजी रक्तचन्दन सहित सिन्धुपाल्चोकमा चारजना पक्राउ पक्राउ परेका चारैजनालाई थप अनुसन्धानपछि कारवाही गरिने प्रहरीको भनाई मलेसियन एयरलाइन्सको विमान खसाल्न युक्रेनका रूसी पृथकतावादीहरूको हात रहेको आशंका अमेरिकी राष्ट्रपति ओबामाद्वारा तत्काल छानबिन गर्न माग र नाइजेरियामाथि लगाएको प्रतिबन्ध अन्तर्राष्ट्रिय फुटबल महासंघ विपादद्वारा हटाइयो राष्ट्रिय टोली तथा क्लबले अन्तर्राष्ट्रिय खेल खेल्न पाउने अवस्था दिउँसो दुई बजीको अर्पण समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच उनासठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात छ एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट next education रिजल्टमा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सुख Narayangadh phone zero five six five seven one zero nine one five seven one zero nine one मनोरञ्जनका लागि सुन्नु हजुर radio city express money transfer आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा सगौरव प्रस्तुत गर्दछ पैसा हात हातमा उपहार आठ आठमा यस योजनामा सहभागी हुनुहोस् र जित्नुहोस् दैनिक आठजनालाई प्रुफ ज्याकेट प्रत्येक आठ दिनमा एकजनालाई स्मार्टफोन हरेक महिनाको आठ गते एकजनालाई एक तोला सुनको सिक्री त्यति मात्र कहाँ हो र बम्पर उपहारमा एकजनालाई मोटर बाइक विस्तृत जानकारीको लागि नजिकैको सिटी एक्सप्रेसको भुक्तानी काउन्टर वा राष्ट्रिय दैनिकहरूमा हेर्नुहोस्